पाउँछु म धेरै धेरै आँखामा तिमीलाई पाउँछु म धेरै धेरै सपनीमा सपनीमा तिमीलाई पाउँछु निन्द्र जलाई आफूलाई देखाउन म सक्दिनँ देखाउन म सकिन माया तिमीलाई गर्छु म धेरै धेरै माया तिमीलाई गर्छु म धेरै हिँड्नेछु म सधैँ सधैँ लि तिमीलाई हिँड्नेछु म सधैँ सधैँ अङ्गालोमा तिमीलाई राख्नेछु म सधैँ सधैँ अङ्गालोमा तिमीलाई राख्नेछु म सधैँ सधैँ टुक्राई आफैलाई जोड्न म सक्दिनँ सुन म सकिन माया तिमीलाई गर्छु म माया तिमीलाई गर्छु म धेरै मलाई आफूलाई देखाउन म सकिन जलाई Madhurai.